राष्ट्रिय खेलकुद प्रतियोगितामा चयन हुने सुदूरपश्चिमका खेलाडीलाई निशुल्क शिक्षाको घोषणा विस्तारै अन्य क्षेत्रका खेलाडीलाई पनि प्रदान गर्ने योजना सुदूरपश्चिममा झै छब्बीस प्रतिशत गर्भवतीहरू स्वास्थ्य कर्मीको सहयोग बिना प्रसुति हुँदै विकसित कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी असुरक्षित तवरले प्रसुति गराइँदै लम्पसारवादलाई सन्तुलित विदेश नीति भनेर व्याख्या गर्नु देशकै लागि दुर्भाग्य भएको एमाले अध्यक्ष ओलीको धारणा वर्तमान सरकार निर्वाचनबाट भागेको आरोप र तल्लो सुराडका अधिकांश क्षेत्रमा सटै काउन्टर नहुँदा भारतीय रूपैयाँको अभाव नेकपा माओवादले कार्तिक अठाइस गतेको नेपाल बन्द डलिद्रामा फिर्ता लियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट हुने सुदूरपश्चिमका खेलाड़ीलाई अबदेखि निशुल्क शिक्षाको व्यवस्था गर्न लागि घोषणा गर्नु भएको छ हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा विष्टले खेलाड़ीको हितका लागि यो सुविधा प्रदान गर्न लागि बताउनुभयो निशुल्क शिक्षाको व्यवस्था विस्तारै अन्य क्षेत्रका खेलाड़ीलाई पनि प्रदान गर्ने योजना रहेको उहाँले बताउनु भएको छ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगिर महिनामा नै आयोजना गर्ने गरी तयारी अघि बढ़ाइएको विष्टले जानकारी दिनुभएको छ आउने मंगिरमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति भने बोर्ड बैठकले तोक्न लागेको छ विष्टले भन्नुभयो बजेटका कारण यो खेलकुद प्रतियोगिता रोकिँदैन हरेक दुई दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो केही वर्षदेखि तोकिएको समयमा हुन नसकी सर्दै आएको छ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगिर आठ गतेदेखि विराटनगरमा गरिने घोषणा यसअघि नै गरिएकोमा यो मितिमा भने प्रतियोगिता हुन नसक्ने देखिएको छ राष्ट्रिय खेलकुद प्रतियोगिता अघि गरिने क्षेत्र स्तरका प्रतियोगिता कार्तिक तीन गतेदेखि मंगेर तीन गतेसम्म गर्ने घोषणा गरिएकोमा यी प्रतियोगिता स्थगित अवस्थामा रहेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम बहादुर मल्लले जानकारी दिनुभएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता विक्रमसभा दुई हजार अडसठी साल फागुनमा धनगढ़ीमा गरिएको थियो सुदूरपश्चिममा अझै पनि ठूलो संख्यामा गर्भवती महिलाहरू असुरक्षित तवरले प्रसूति हुने गरेको पाइएको छ एक तथ्याङ्क अनुसार प्रदेश नम्बर सातमा कुल गर्भवती महिलाको छब्बीस प्रतिशत गर्भवती महिलाहरू स्वास्थ्य कर्मीको सहयोग बिना घरमै प्रसूति हुने गरेका छन् सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार यस क्षेत्रका नौवटै जिल्लामा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा कुल चौहत्तर हजार चार सय साठी जना मध्ये उन्नाइस हजार भन्दा बढ़ी गर्भवती महिलाहरू स्वास्थ्य कर्मीको सहयोग बिना घरमै प्रसूति भए गराएका छन् त्यस अवधिमा बयालिस हजार पाँच सय एघार जना स्वास्थ्य संस्थामा र आठ सय सतहत्तर जना घरमै स्वास्थ्य कर्मीको सहयोगमा गरी त्रिचालिस हजार तीन सय अठासी जना गर्भवती महिलाले सुरक्षित प्रसुति गराएका छन् तर आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा भने स्वास्थ्य कर्मीको सहयोग बिना घरमै प्रसुति हुनेहरूको संख्या बढ़िरहेको थियो जुन पछिल्लो आर्थिक वर्षमा घटेको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा पैंतिस प्रतिशत गर्भवती महिलाहरू स्वास्थ्य कर्मीको सहयोग नलिकनै घरमै प्रसुति भएका थिए तथ्याङ्क अनुसार आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा छब्बीस हजार आठ सय एघार जना गर्भवती महिलाहरू स्वास्थ्य कर्मीको सहयोग बिना घरमै सुत्केरी भएका छन् साथै त्यस अवधिमा चौहत्तर हजार सात सय उनातिस जना मध्ये पैंतिस हजार एक सय अडचालिसजना जना स्वास्थ्य संस्था र एक हजार चार सय नौजना घरमै स्वास्थ्य कर्मीको सहयोग माग गरी छत्तीस हजार पाँच सय सन्ताउन्न जना गर्भवती महिलाहरू प्रसुति भएका छन् सुदूरपश्चिमभरि स्वास्थ्य कर्मीको सहयोगमा प्रसुति गराउनेको संख्या बढ्दै गएको भए पनि विकसित मानिएका कैलाली र कञ्चनपुरमा भने घरमै सुत्केरी गराउनेको संख्या उच्च नै रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले जानकारी दिएका छन् उनका अनुसार कैलाली र कञ्चनपुरमा अझै पनि हरेक वर्ष पाँच हजार भन्दा बढी गर्भवती महिलाले स्वास्थ्य कर्मीको सहयोग नलिएरै घरमै प्रसुति हुने गरेका छन् कैलाली र कञ्चनपुरमा जनसंख्या धेरै नै रहेको र उपलब्धि नजिक पुग्न समय लागिरहेको छ उनले भने त्यहाँका केही बस्तीका बस्तीमा जनचेतनाको स्तरबाट टाढा रहेकाले तथ्याङ्कले यस्तो देखाएको हो पहाड़ी जिल्लामा भौगोलिक कठिनाई भए पनि जनसंख्या कम भएको र सोही अनुसार उपलब्धि हात पार्न सजिलो रहेको उनले दावी गरेका छन् उनका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य कर्मीको सहयोग बिना घरमै प्रस्तुति गराउनेहरू बाजरामा नौ सय अडचालिसजना बझाङमा एक हजार तीन सय छैसठी जना अछाममा एक हजार दुई सय उनातिसजना डोटीमा एक हजार दुई सय सडचालिसजना कैलालीमा पाँच हजार त्रियानब्बेजना कञ्चनपुरमा पाँच हजार चार सय बयासीजना डडेलधुरामा एक हजार एक सय बीसजना बैतडीमा एक हजार नौ सय सतासीजना र दार्चुलामा एक हजार दुई सय बयासीजना रहेका थिए जुन संख्या त्यो भन्दा अघिल्लो वर्षको भन्दा घटेको देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका परिवार स्वास्थ्य कार्यक्रमका फोकल पर्सन समेत रहेका भट्टले जानकारी दिएका छन् कुल जनसंख्याको चार प्रतिशतसम्म महिलाहरू गर्भवती हुने गरेको अनुमान गरिन्छ गर्भवती महिलाहरूमध्ये नब्बे प्रतिशतसम्म सरल तवरले प्रसुति हुने गर्दछन् भने बाँकीको अपरेशन गरेर प्रसुति गराइन्छ एमाले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लम्पसारवादलाई सन्तुलित विदेश नीति भनेर व्याख्या गर्नु देशकै लागि दुर्भाग्य भएको आरोप लगाउनु भएको छ नेकपा एमाले प्रदेश नम्बर सात प्रदेश स्तरीय प्रथम अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले त्यस्तो आरोप लगाउनु भएको हो उहाँले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार निर्वाचनबाट भागेको पनि आरोप लगाउनु भयो आफू नेतृत्वको सरकारले निर्वाचनको कार्यतालिका नै सार्वजनिक गरेको स्मरण गर्दै उहाँले निर्वाचनबाट लज्जाजनक हार बेहोर्ने निश्चित भएपछि माओवादी र कांग्रेस निर्वाचनबाट भागिरहेको बताउँदै यो जनताका हितमा नभएको बताउनु भएको छ समयमा निर्वाचन नभए संविधान कार्यान्वयन नहुने र थप समस्या सृजना हुने पनि उहाँले दावी गर्नुभयो एमालेसँग धेरै चुनौती रहेको भन्दै उहाँले ती चुनौतीलाई सामना गरेर अघि बढ्ने क्षमता एमालेसँग मात्र भएको पनि दावी गर्नु भएको छ उहाँले सम्बोधनकै क्रममा चालिस लाख युवा अहिले पनि विदेश विभिन्न देशमा भविष्य खोज्दै बसेको भन्दै ती युवालाई स्वदेशमा रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो उहाँले चिकापुरमा भएको घटनाका दोषीलाई कार्यवाहीको समेत माग गर्नु भएको छ प्रदेश नम्बर सातका इन्चार्ज भीम रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वरिष्ठ नेता माधव कुमार नेपाल महासचिव ईश्वर पोखरेल लगायतले सम्बोधन गर्नु भएको थियो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीको तल्लो सड़कका अधिकांश क्षेत्रमा सतही काउन्टर नहुँदा भारतीय रूपैयाँको अभाव भएको छ तल्लो सुराडमा नेपाली भन्दा पनि भारतीय रूपैयाँमै बढ़ी कारोबार हुने गर्दछ सटै काउन्टर नहुँदा तल्लो सुराडमा भारतीय रूपैयाँको अभाव देखिएको हो तल्लो सुराड क्षेत्रमा नेपाली सामान प्राय पाइँदैन सबैले सीमावर्ती भारतीय बजारबाट आयात हुने सामग्री प्रयोग गर्ने गरेका छन् सरसामान किन्न भारत जानुपर्छ भारतीय बजारमा नेपाली पैसाको कारोबार हुँदैन स्थानीय व्यापारी देवबहादुर चन्दले भने भारतीय रूपैयाँ नहुँदा समस्या हुने गरेको छ तल्लो सराडमा एउटा सटही काउन्टर भइदिएमा सजिलो हुने उनले बताएका छन् तल्लो सराडका महाकाली कुलाउ पञ्चेश्वर शर्माली आमचोरा उदयदेव शिवनाथ लगायतका गाविसका व्यापारी र स्थानीय भारतीय बजारकै भर पर्ने गरेका छन् उनीहरूले भारतको लोहाघाट रौसाल मडलक र ड्यामसाइटमा गएर सामान किन्ने गरेका छन् स्थानीय व्यापारले नेपाली रूपैयाँमा सामान नदिने भएकाले नेपालीलाई सामान किन्न गाह्रो भएको छ तल्लो सुराड क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको शाखा भए पनि सटही काउन्टरको व्यवस्था नहुँदा समस्या भएको स्थानीयले बताएका छन् तल्लो सुराडमा एउटा सटही काउन्टर स्थापना हुनुपर्ने स्थानीयले माग गरेका छन् नेकपा माओवादी विप्लव समूहको आगामी कार्तिक अठाइस गतिको नेपाल बन्द डडेलधुरामा भने फिर्ता भएको छ हिजो नेकपा माओवादी विप्लव समूह डडेलधुराले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो डडेलधुरामा लाग्ने सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला कार्तिक अठाइस गते र उन्तिस गते परेकाले उक्त मेला जात्रा लक्षित गरी डडेलधुरामा बन्द फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ मेला भर्न आउने तथा मन्दिरको दर्शन गर्न डडेलधुरामा प्रवेश गर्नेलाई पनि बन्द नरहेको नेकपा माओवादी विप्लव समूहका पदम बहादुर रोकाले जानकारी दिएका छन् अन्य जिल्लामा भने बन्द यथावत रहने नेकपा माओवादी विप्लव समूहले जनाएको छ दैनिक उपभोग्य वस्तुमा महँगी भएको भन्दै त्यसको विरोधमा आगामी कार्तिक अठाइस गते नेपाल बन्द गर्ने यसअघि नै माओवादीले घोषणा गरिसकेको छ बझाङको सदरमुकाम चैनपुरमा बहुला स्यालको बेगबिगे बढ़ेको छ राति बहुला स्यालको टोकाइबाट एकजना घाइते भएका छन् रोल्पा जिल्ला लिवाङ गाविस घरमै चैनपुरमा बस्दै आएका राजेश नेपालीलाई राति आठ बजे घर अगाडिको चरिपमा शौच गर्न गएको समयमा बौलाह स्यालले खुट्टामा टोकेको हो राति नै अमिसा हस्पिटल अगाडि दुईजना व्यक्तिलाई बौलाह कुकुरले पनि टोकेको जनाइएको छ भागेश्वर गाविसको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ सुनवाई कार्यक्रममा स्थानीय सेवाग्राहीले गाविसले मदिरा निषेधित क्षेत्र घोषणा गरेको भए पनि दिउँसै मदिरा सेवन गर्नेहरूको संख्या बढ़दै गएको आयुर्वेद औषधालयमा कर्मचारी अनुपस्थित रहने गरेको खड़ीका कारण अन्न उत्पादनमा समस्या रहेको बौलाहा स्याल तथा कुकुरहरूले पशु सफाईहरूलाई आक्रमण गर्ने गरेको लगायतका विषयहरूलाई विशेष मुद्दाका रूपमा उठान गरेका थिए कार्यक्रममा उठेका विभिन्न विषयहरूमा सरोकारवाला निकायका प्रमुखहरूले समस्या न्यूनीकरण गर्न र गाविसलाई सुधारात्मक रूपमा सेवाग्राही मैत्री बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् सुनवाई कार्यक्रममा बोल्दै गाविस सचिव गणेश गिरीले भागेश्वर गाविसलाई पारदर्शी बनाउन आफूले पारदर्शिताका विभिन्न औजारहरूलाई प्रयोगमा ल्याएको बताउनुभयो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना र दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ कञ्चनपुरको झलारी पिपलाडी एघार कलुवापुरमा हिजो बिहान स्कूल बस दुर्घटना हुँदा सत्र विद्यार्थी घाइते भएका छन् झलारी बजारमा रहेको चन्द्र सूर्य बोर्डिङ स्कूलको म एक ख छ शून्य सात नम्बरको स्कूल बस कलुवापुरमा ट्रिप्परलाई साइड दिने क्रममा दुर्घटना भएको बताइएको छ बस दुर्घटनामा विद्यालय विद्यालयका प्रिन्सिपल रञ्जित चन्द सहित सत्रजना विद्यार्थी घाइते भएको झलार स्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ दुर्घटना लगतै बस चालक भने फरार रहेका छन् यस्तै हिजो दिउँसो सवा दुई बजीतिर दिपायलबाट नारायणगढ़तर्फ जाँदै गरेको ना पाँच ख सात पाँच एक चार नम्बरको मिनी ट्रक र धनगढ़ीबाट दिपायल आउँदै गरेको से तीन प सैतिस त्रियासी नम्बरको मोटरसाइकल डडेलधुवाको मनगढ़ी नगरपालिका दह ब्यारेक नजिकै ठोकिँदा दुईजना घाइते भएका छन् उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ यस्तै गै राति नौ बजीतिर कञ्चनपुरमा मोटरसाइकल र स्कुटर मोटर ठोकिँदा दुईजना गम्भीर घाइते भएका छन् भीमदत्त नगरपालिका अठार बजारमा बजारबाट कटानतर्फ जाँदै गरेको म एक प एक शून्य एक सात नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको म एक प आठ सात पाँच छ नम्बरको स्कुटर ठोकिँदा मोटरसाइकल चालक भजाङको पाटा देवल घरभई